नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम अर्पण समर्पणमा प्रविधि कक्षका आत्मीय मित्र विष्णु अनि म छु तपाईँको साथमा रामु आचार्य तपाईँ सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहर्ज अनि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहर्जको दैनिक दिवाकालीन प्रस्तुति कार्यक्रम अर्पण समर्पणको व्यवसायमा आज पनि हामी उपस्थित भइसकेका छौँ र अर्पण समर्पणमा हामीले बजाउने गीत मार्फत तपाईँ आफन्तजन प्रियजन घर परिवार सम्पूर्णका लागि मिठो सम्झना साथमा कसैलाई केही सन्देश दिन चाहनुहुन्छ भने पनि सन्देश दिन सक्नुहुन्छ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस यो दुईवटा नम्बर तपाईँको लागि खुल्ला रहने गर्दछ कार्यक्रममा साथ दिनका लागि कोही साथी आइसक्नु भएको छ भन्ने इसारा विष्णुबाट यहाँनिर मैले पाइरहेको छु उहाँसँग कुराकानी गरौँ हजुर नमस्कार हजुर नमस्कार कोही मित्र हुनुहुन्छ उहाँको आवाज मैले सुन्न पाइरहेको छैन विष्णुलाई केही प्राविधिक गडबडी हो कि भनेर सोध्न खोजेको विष्णुबाट फेरि जवाफ आइसक्यो ठिक छ भन्ने फेरि एकपटक कुराकानी गरौँ हजुर नमस्कार काँवर को बोल्नु हुनेछ कहाँबाट को बोल्दै हुनुहुन्छ तपाईँको आवाज मैले सुन्न सकिनँ माफी चाहन्छु फेरि पनि एकपटक कुराकानी गर्ने प्रयास गरौँ यहाँनिर कहाँबाट को बोल्दै हुनुहुन्छ सम्पर्कबाट टाढा भइसक्नुभयो प्राविधिक रूपमा केही गडबडी रह्यो सुरुवातमै त्यसो त पहिलो गाँसमै ढुङ्गा लागे जस्तो भयो है विष्णु यहाँनिर <laughs> कोही मित्र फेरि पनि हुनुहुन्छ भन्ने इसारा यहाँनिर रह्यो उहाँसँग कुराकानी गरौँ हजुर नमस्कार नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ मिलिजुली चोकबाट डेन्जर हो हजुर हजुर मिलिजुली चोकबाट डेन्जर काप्री हजुर के छ डेन्जरजी मेरो पनि एकदम ठिक छ डेन्जरजीलाई मैले कसरी चिने होला है आज डरै हुन्छ नि अब मिलिजुली चोकबाट गर्ने मान्छे अरू रहन्छ मैले रात दिन सुनिराखेको छु डेन्जर मात्र भएको कारणले होइन होइन नाम पनि अलिकति <laughs> फरक छ नि त नाम फरक भएको कारणले चिने कि हजुर डेन्जरजी हजुर भन्नुहोस् के कसरी बिताउँदै हुनुहुन्छ दिनहरू के कसरी बिताउने हजुर अब के छ अब अब रोपाइँ टिप्दै गयो अरे रोपाइँ भयो है हजुर समग्रमा अब रोपाई राम्रैसँग गर्नु भएको छ होइन हजुर गरियो रोपाई त क कसलाई सम्झने आज हजुर डेन्जरजीले आज क कसलाई सम्झने अब बज्ने गीत मार्फत अब पहिले प्रथम त हजुरलाई धन्यवाद अनि अर्पण हो ल्याउनेहरूलाई मेरो कोटेश्वरको दाई भाउजू अनि रा राधा छोरी सिर्जना छोरी तुलसा छोरी रामलालचोकको दाई भाउजू मलाई चिन्ने नचिन्ने सम्पूर्णलाई पूर्णलाई हजुर डेन्जरजी आउँदै गर्नु होला अहिले भने छुट्टिन्छौँ नमस्कार मिलिजुली चोकबाट डेन्जर काप्री आउनु भएको थियो सम्झना अगाडि बढाएर विदा भइसक्नुभयो हामी अर्पण समर्पणका श्रृङ्खलाहरूमा फरक फरक दिन फरक फरक गीतहरू अगाडि बढाउँछौँ र आज आजको यो आइतबार व्यवसायमा भने लोक तथा दोहोरी भाकाहरू सुन्ने व्यवसाय हो फेरि कोही मित्र हुनुहुन्छ भन्ने इसारा यहाँनिर रह्यो उहाँसँग कुराकानी गरौँ हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ अर्पण के भन्नु राम तामाङ आउनुभएको थियो कुराकबाट सम्झना अगाडि बढाइसक्नुभयो त्यसो त त्यति राम्रोसँग कुराकानी गर्न पाइया छैन टेलिफोन सम्पर्कमा सायद लामै समय भएका र यो गडबडी रहेको पनि एक दिन पक्कै पनि सुधार हुन्छ भन्ने आशामा पृष्ठभूमिमा भाका गुन्जिसकेको छ यो भाका सुन्छौँ त्यसपछि फेरि पनि तपाईँसँगै कुराकानी गर्नका लागि हामी उपस्थित हुनेछौँ <laughs> <laughs> मनमा के छ नै पाइएन जान्ने छ सुमधुर भाका हामीले यहाँनिर सुन्यौँ खुमन अधिकारी अनि विष्णुमाझीको आवाजले सजिएको भाका यो क्रममा हामीले अगाडि बढायौँ तपाईँ यति बेला समुदायमा वास्तविक सामुदायिक रेडियोको पहिचान कायम गर्न सफल रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहर्ज सुनिरहनु भएको छ र कार्यक्रम अर्पण समर्पणको व्यवसाय हो तपाईँकै प्रिय कार्यक्रम अर्पण समर्पणको व्यवसायमा हामी रहिरहेका छौँ र तपाईँलाई नै स्वागत गरिरहेका छौँ यति बेला फेरि पनि कार्यक्रममा सहभागिता जनाउनका लागि कोही मित्र हुनुहुन्छ भन्ने इसारा विष्णुबाट मैले पाइरहेको छु ढिला नगरिकन उहाँलाई पनि कार्यक्रममा स्वागत गर्न चाहन्छु यो क्रममा हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ पर्साबाट हजुर हाम्रो लोड सेडिङ साथी हजुर लोड सेडिङ लोड सेडिङ साथी विज्ञान श्रेष्ठ हजुर विज्ञान श्रेष्ठ अनि के छ विज्ञानजी के गर्दै हुनुहुन्छ आज ए पसलमा बसी त हो नि सर पसलमा नि व्यापार कस्तो भइरहेछ आज व्यापार त आज अलि चिसो चिसो छ अब ठिकै छ नि आज पानी परेको छ चिसो बिक्री भएको छैन पानी परेपछि चिसो बिक्री भएन अब तातो चिया बेच्नु पर्ने भयो चिया चाहिँ अब बेच्नु सुरु गर्नु पर्ला माघबाट <laughs> कसलाई सम्झने आज आज सम्झिनु पर्दा सर्वप्रथम राम दादालाई धन्यवाद सर्वप्रथम अनि कन्ट्रोलिङको विष्णु दादालाई अनि अरू अर्पण युनिट हल परिवारलाई अनि रेडियो अर्पण सुनेर बस्नुहुने सम्पूर्ण संस्थालाई अनि आज दुई सय जन्म जयन्ती वर्ष पुगेको आदिकवि भानुभक्त आचार्यलाई मेरो तर्फबाट धेरै धेरै सम्झना चाहन्छु र उहाँको जन्म अठार सय एकहत्तर जम्दा चुङ्गी तनहुमा भएको रहेछ उहाँलाई धेरै धेरै मेरो तर्फ सम्झिन्छु सम्पूर्ण नेपालीको तर्फबाट सम्झना र बधाई दिन चाहन्छु र मलाई विज्ञान श्रेष्ठ भने चिन्नुहुने नचिन्नुहुने र मेरो पर्सवासी सम्पूर्ण सम्पूर्ण चाहन्छु हुन्छ विज्ञानजी आउँदै गर्नु होला अहिले पनि छुट्टिन्छ नमस्कार हस् त नमस्कार दादा विज्ञान श्रेष्ठ पर्साबाट भएको थियो सम्पूर्णको लागि सम्झना अगाडि बढाइसक्नुभयो साथमा भानु जयन्तीको केही प्रसङ्ग पनि उठाउनुभयो तपाईँ पनि आउन चाहनुहुन्छ भने शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस यो दुईवटा नम्बर तपाईँको लागि खुल्ला रहेको छ भन्दा भन्दै कोही मित्र फेरि पनि आइसक्नु भएको छ उहाँसँग कुराकानी गरौँ हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ मकवानपुरबाट आकाश थिङ भन्नुभयो के छ आकाशजीको खबर यो मौसम नै यस्तै छ है आकाशजी कति बेला उत्ने बेला पानी परिदिन्छ अनि कति बेला फेरि घाम लागिहाल्छ है क कसलाई सम्झने आकाशजीले आज धन्यवाद आकाशजी आउँदै गर्नु होला अहिले पनि छुट्टिन्छु नमस्कार आकाश थिङ आउनुभएको थियो म मकवानपुरबाट अर्को फेरि पनि एउटा भाका सुन्ने बेला भयो भनेको कोही मित्र आइसक्नुभयो भन्ने इसारा पनि रह्यो उहाँसँगै कुराकानी गरौँ हजुर नमस्कार हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ ए म कोराकबाट तिलक तामाङ कोराकबाट तिलक तामाङ हजुर तिलकजीको खबर सुनाउनुहोस् के के भइरहेछ ए सब ठिक छ दादा सब राम्रो छ एकदम राम्रो छ दादा अनि कुराका धेरै साथीहरू परीक्षा दिँदै हुनुहुन्थ्यो परीक्षा सकियो कि के भयो ए अब सकियो भन्नुभयो दादा सकियो है हजुर आजबाट सकिँदै होला आजबाट सकिन्छ हजुर कसलाई सम्झने तिलकजीले आज हजुरलाई धन्यवाद विष्णु दादालाई अनि मेरो साथीहरू अशोक तामाङ अविनाश आकाश अनि प्रवीणलाई अनि मेरो घर परिवारलाई मेरो साथी प्रवीणका लागि अनि पार्वती मनिष सबिनाको लागि अनि ज जसले मलाई तिलक भने चिन्ने नचिन्ने सम्पूर्णको लागि दादा तिलकजी आउँदै गर्नु होला अहिले पनि सुटिन्छ नमस्कार नमस्ते तिलक तमाङ कोराकबाट आउनुभएको थियो यति बेला भने भाका सुन्छौँ भाकापछि एकैछिन विश्राम र विश्रामपछि फेरि पनि उपस्थित हुनेछौँ कार्यक्रम अर्पण समर्पणको व्यवसायमा त्रिकोणको आकाश झुम्कै हो मैले बाछा कसामै खाइसके जुनी झुनी म त उनकै हो म बाहेक धरती कुनको आकाश झुम्कै हो मैले अर्पण एक से चार थोपलो पांच मेगा हाँ। स्वागत छ एकैछिनको पछिको यो समयमा तपाईँ सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहर्ज अनि कार्यक्रम अर्पण समर्पणको व्यवसायमा हामी रहिरहेका छौँ र तपाईँसँगै कुराकानी गरिरहेका छौँ तपाईँ आउन चाहनुहुन्छ भने शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस यी दुईवटा नम्बर तपाईँको लागि खुल्ला रहेको जानकारी गराउन चाहन्छु र कार्यक्रम अर्पण समर्पणमा आइसकेपछि हामीले बजाउने गीत मार्फत तपाईँ आफन्त प्रियजन घर परिवार सम्पूर्णको लागि मिठो सम्झना साथमा कसैलाई केही सन्देश दिन चाहनुहुन्छ भने पनि सन्देश दिन सक्नुहुन्छ र यो आवाज विश्वको जुनसुकी कुनामा रहेर पनि W W W dot radio Arpan dot com dot NP मार्फत सुनिरहनु भएको छ यति बेला कोही मित्र हुनुहुन्छ उहाँसँग कुराकानी गरौँ हजुर नमस्कार हजुर नमस्कार कोही मित्र हुनुहुन्छ तर उहाँको आवाज फेरि पनि मैले सुन्न पाइरहेको छैन एकपटक फेरि पनि स्वागत गरौँ हजुर नमस्कार नमस्ते दादा कहाँबाट को बोल्दै हुनुहुन्छ खोराकबाट सोनाम तामाङ खोराकबाट सोनाम तामाङ हजुर के छ सोनामजीको खबर सबै ठिक छ दादा केमा व्यस्त हुनुहुन्छ आज भोलि ए एक्जाममा दादा अनि परीक्षा सकियो आजबाट भन्ने सुन्दैछु त म त होइन दादा भोलि ए भोलि सकिने हो हजुर सोनामजी को कसलाई सम्झने ए हजुरको लागि धन्यवाद दादाले पार्वती बहिनी तिरा गाईको अनुहारको अङ्कल आन्टी बुवा आमा हजुरआमा हजुरबा ठुलो ठुलामा प्रज्वल कुमार प्रेम टङ्गराज अशोक सोनम भनेर चिने नचिने सम्पूर्ण रहेछ त सोनामजी आउँदै गर्नुहोला अहिले पनि छुट्टिन्छ नमस्कार सोनाम तमाङ आउनुभएको थियो खोराकबाट उहाँ आफ्नो सम्झना अगाडि बढाएर विदा भइसक्नु भएको छ कार्यक्रमको अलिकति अन्तिम क्षणमा छौँ एकजना अन्तिम मित्रसँग कुराकानी गर्ने हो कि भन्ने इसारा विष्णुबाट यहाँ मैले पाइरहेको छु उहाँसँग कुराकानी गरौँ हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ भण्डाराबाट राममाया परियार के छ राममायाजीको खबर सुनाउनुहोस् के गरेर समय बितिरहेछ राममायाजी बसी बसाइमै समय बितेछ है हजुर कसलाई सम्झने आज सर्वप्रथम त हजुरलाई धन्यवाद अनि फोन उठाउनु हुन् दादालाई अनि मेरो घर परिवारलाई अनि सम्पूर्णलाई राममा भन्ने चिनी नचिनी सम्पूर्णलाई रामायाजी आउँदै गर्नु होला अहिले पनि छुट्टिन्छ नमस्कार नमस्कार आउनु भएको थियो राममाया परियार भण्डाराबाट र उहाँसँग पनि कुराकानी भइसकेको छ हामी अन्त्यमा छौँ बिदा माग्नुपर्ने हुन्छ सातजना मित्रहरूसँग कुराकानी गरियो आजको व्यवसायमा मिलिजुली चोकबाट डेन्जर काप्री आउनुभएको थियो कोराकबाट राम तमाङ आउनुभएको